बुलबुल एउटा इरानी चरा बुलबुल कुरा काट्छ दुनिया गर्छ नाटक पनि कुरा काट्छ दुनियाँ गर्छ नाटक पनि आखिर के रहेछ र हामीमा फरक पनि मैले तिमीलाई भुल्न हजार पल्ट सम्झे मैले तिमीलाई भुल्न हजार पल्ट सम्झे तिमीले सम्झेनछौ यार एकपटक पनि आखिर के रहेछ हामीमा फरक पनि दुनियाँ कुल्चेर हिँड्छ दिनभर रातभर दुनियाँ कुल्चेर हिँड्छ दिनभर रातभर हेर्दा सुन्दर लाग्छ यो सडक पनि आखिर के रहेछ हामीमा फरक पनि सकियो सबै कुरा अब के भनौ तिमीलाई सकियो सबै कुरा अब के भनौ तिमीलाई देख्ने मन छैन एक झलक पनि कुरा काट्छ दुनियाँ गर्छ नाटक पनि आखिर के रहेछ हामीमा फरक पनि पञ्चदेवल विनायक नगरपालिका चार अछाम भई अहिले काठमाडौँ नयाँ बानेश्वर बस्दै आउनुभएका धीरेन साई ठकुरीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं बुलबुलको सुरुवातमै म आज एउटा भाषा शीर्षकमा रात्रिगन्थन शैलीमा कुवेतबाट प्रकाश श्रेष्ठले पठाउनु भएको सामग्री सुनाउँछु उहाँ लेख्नुहुन्छ हुन त भाषा फगत एकअर्कामा आफ्ना कुरा साटासाट गर्ने माध्यम हो तर अहिलेको आधुनिक युगमा त्यो त्यतिमा मात्र सीमित छैन यसको घेरा बृहत्तर हुँदै गएको छ भाषाले नै मानिसको स्टाटसदेखि ऊ कतिको सामाजिक तथा आर्थिक हैसियतको छ भन्ने पनि जनाउँछ तपाईँले फरर र अंग्रेजी बोल्नुभयो भने जो कसैले पनि सोचिहाल्छ कि तपाईँ निकै उच्च आर्थिक हैसियतको मानिस हो जसका घरमा नोकर चाकर होलान् मैले उल्लेख गरेँ कि अहिले भाषा हाम्रो दैनिकीसँग जोडिएको छ तपाईँको तलब कति निर्धारण हुने भन्ने तपाईँको कुन भाषाप्रति कति दक्षता छ भन्नेमा भर पर्छ सहित धेरै भाषा जानेमा धेरै तलब र नजानेमा त्यसको उल्टो अर्थात् जागिर पाउन धौधौ हुने अवस्था छ अन्तको भन्न म सक्दिनँ तर मैले अनुभव गरेको गल्फ कन्ट्रीमा के छ भने तपाईँसँग डिग्री छ तर भाषामा दक्षता छैन भने तपाईँको डिग्रीको भ्यालु पनि शून्य हुन्छ प्राय यहाँ तीनवटा भाषा बोलिन्छ अरबी अङ्ग्रेजी र हिन्दी अफिसियल कामहरूमा अरबिक र अङ्ग्रेजी चल्छ भने हिन्दी बजारतिर ट्याक्सी बस तथा सोधपुछ इत्यादिमा काम लाग्छ किनकि दक्षिण एसियाली कामदार धेरै संख्यामा भएको यस क्षेत्रमा हिन्दी प्राय अधिकांशले बुझ्छन् नेपाली प्रायले हिन्दी बुझ्छन् तर अङ्ग्रेजीमा हामी धेरै कमजोर छौं त्यसैले यतै आएर पनि बोलचालको अङ्ग्रेजीमा दक्षता हासिल गरेर धेरै प्रगति पनि गरेका छन् अङ्ग्रेजी भाषा कस्तो हो भने यहाँ पनि अङ्ग्रेजी भाषा बोल्नेलाई हेर्ने दृष्टिकोण लगभग नेपालमै जस्तो छ बरु अरबिक अलिक कम जानेमा चल्छ एउटा कुरा मैले उल्लेख गर्नै पर्ने हुन्छ जस्तो कतिपय अफ्रिकन देशहरूमा अङ्ग्रेजी भाषालाई राष्ट्रिय भाषाको रूपमा ग्रहण गरिएको छ यसले उनीहरूको अङ्ग्रेजीमा दखल पनि बढाएको छ हाम्रा चेलीहरू पनि यहाँ धेरै त भाषाकै कारणले दुःख पाएका छन् भाषा आएमा काम त बिस्तारै सिक्न सकिन्छ त्यसले सुरुमा त निकै असहज बनाउँछ र कतिलाई साउले एजेन्सीमा फिर्ता पनि लगिदिने गरेका छन् जस्तो अहिले उनीहरूको घरमा हुने आधुनिक सुविधाका सामान टिभी फ्रिज वासिङ मेसिन ड्रायर ओभन आदि अनेकौं सामान हुन्छन् जुन अपरेट गर्न थोर अंग्रेजी पढ्न जान्नुपर्ने हुन्छ त्यो नजानी चलाउँदा जान खतरा समेत हुन आउने हुँदा उनीहरूको पहिलो रोजाई फिलिपिनीहरू हुन्छन् जो अंग्रेजीमा राम्रा हुन्छन् र कतिपय हाउसमेडहरूले बच्चा हेर्ने र उनीहरूलाई सुरुवाती अक्षर सिकाउनु पर्ने हुनाले पनि नेपालीहरू पहिलो रोजाइमा पर्दैनन् त्यसैले तपाईँले पाउने पारिश्रमिकमा सिधै असर पार्छ हाम्रो देशमा शिक्षा नीति कमजोर छ शिक्षित भए भाषा त क्रमिक सुधार हुँदै जाला त्यसो भन्दै गर्दा बहुसंख्यक युवाहरूको स्कूल सकिनासाथ सिधै रोजगारीको लागि बाहिर जानुपर्ने भएकोले त्यसै अनुरूप भाषा शिक्षा नीति अप्नाउन सकिए म जस्ता धेरै युवा लाभान्वित हुने थियौं जसले देशलाई पनि अप्रत्यक्ष रूपमा लाभ नै गर्ने थियो तर हाम्रो देशमा यस्तो कुरा सोच्ने फुर्सद कसलाई हुनु र कसले गर्नु यो परको कुरा भन्दै धेरै दिनदेखि मनमा रहेको विचार पोख्ने जमर्को गरे यो सही प्लेटफर्म हो कि होइन पनि जान्दिनँ तर गरेको छु भनेर कुवेतबाट प्रकाश श्रेष्ठले लेखेर पठाउनु भयो वास्तवमा मिडिया सबै मिडिया सही प्लेटफर्म नै हो यस्ता कुराको लागि सबैलाई चेतना हुने गरी तपाईँले आफ्नो अनुभवलाई लेखेर पठाउनु भएको छ प्रकाश श्रेष्ठजी हार्दिक धन्यवाद तपाईँलाई र म अब आजको पहिलो गजल सुनाउँछु जगजित सिंहको आवाजमा सन् उन्नाइस सय सत्तरीमा उहाँले गाउनुभएको गजल यो पत्ता पत्ता बुता बुता पत्ता पत्ता बुता बुता हाल हमारा जाने है जाने न जाने गुल ही न जाने बाग तो सारा जाने है शहर हुसन नहीं चार गरीब ये दिल रस में शहर हुसन नहीं वरना दिल बर है इस दर्द का चारा जाने है पत्ता पत्ता बूटा बूटा मेहरो वफाओ से वाकिफ इन नहीं मेहरू वफाओ नायत एक से वाकिफ इनमें नहीं और तो सब कुछ तंजो किनाए रमजो इशारा जाने है पता पता भूता मानव निर्मित समाज हो यो जात हुँदैन यहाँ सरकारबाट जनतालाई घात हुँदैन यहाँ नीति र नियम सुन्दा मजा आइरहन्छ मलाई भ्रष्टाचार र घुसखोरीको बात हुँदैन यहाँ स्वस्थकर जिन्दगी बिताइरहेछन् हरेक मान्छे पाटी पौवा घाटो पात हुँदैन यहाँ धेरै पिएर कुरो बिग्रिन्छ अरे बोलेपछि धेरै पिएर कुरो बिग्रिन्छ अरे बोलेपछि पुलिसदेखि बटुवालाई लात हुँदैन यहाँ मानव निर्मित समाज हो यो जात हुँदैन यहाँ सरकारबाट जनतालाई घात हुँदैन यहाँ जलजला गाउँपालिका आठ लुप्राङ पर्वत घर भई हाल संसारकै सबैभन्दा व्यस्त सहर भनेर चिनिने जापानदेखि त्यसो त यो पत्र पनि उभिएर नै लेखेको हुँ अच्युत दाईलाई धेरै सम्झेको छु भन्दै नररेग्मीले लेखेर पठाउनु भएको यो गजल मैले वाचन गरेँ गजल लेख्ने कोसिस छ राम्रै लेख्नु भएको छ तपाईँले अलिकति आफ्नो सुधार अझै गर्दै जानुहोला नर रेग्मीजी खुसी लाग्यो बुलबुललाई सम्झेर उहाँबाट पठाउनु भएकोमा र उभि उभि भन्नुभएको पक्कै पनि तपाईँ काममा हुँदैखेरि लेखेँ भन्न खोज्नुभएको होला भन्ने मैले बुझेँ बुलबुललाई यति धेरै माया गरेर पठाउनु भएकोमा तपाईँलाई हार्दिक धन्यवाद अब मसँग अर्को एउटा सामग्री छ कृपया तपाईँहरूले आफ्नो सामग्री पठाउँदा याद गर्नुहोला इमेल एड्रेस बुलबुल साहित्य एट जिमेल डट कम पुरानो इमेलमा नपठाउनुहोला नयाँ इमेल ठेगाना हो यो एक वर्ष भइसक्यो अब त बियुएल बियुएल एसएएचआइटिवाईए बुलबुल साहित्य एट जिमेल मेलमा सामग्री पठाउनुहोला भन्ने अनुरोध गर्दै मैले अब सुदीप पन्थको एउटा सामग्री वाचन गर्छु उहाँले यसलाई रात्रिगन्थन शैलीमै पठाउनु भएको छ म सरकार भएको भए आधी पेट खाएर भए पनि जनताको भोक मेटाउँथे सार्वजनिक यातायातलाई सुधार गरी साइकलमै अफिस ताउँथेँ राम्रा राम्रा स्कुल बनाई बालबालिकालाई मर्यादा सिकाउँथे आफ्नै देशलाई आत्मनिर्भर बनाई सीमामा पर्खाल लाउँथे पानी जहाज र रेल होइन जनतालाई दुई छाक टार्न सघाउँथेँ देशको आर्थिक क्षेत्र उकास्न प्राकृतिक स्रोत उकास्ने बजेट छुट्याउँथे कुलमान जस्ता छानी छानी एउटा एउटा क्षेत्र जिम्मा लाउँथे पर्यटन क्षेत्र विकास गर्न बाह्य र आन्तरिक पर्यटन उकास्ने नीति ल्याउँथे कीटनाशक औषधि बन्द गरी औद्योगिक कृषि क्रान्तिमा किसानलाई अघि लाउँथे विदेश पलायन हुने सबै जनशक्तिलाई देशमै श्रममा लाउँथे म न त एम्बेसी धाउँथे न त डलर कमाउँथे जनताको सेवा सुविधा सुनिश्चित गरी गणतन्त्र आभास गराउँथे भन्दै सुदीप पन्तले लेखेर पठाउनु भएको यो सामग्री पनि मैले वाचन गरेर सुनाए अब बुलबुलमा अर्को एउटा गजल अविदा परविनको स्वरमा आदमी आदमी से मिल्ता है आदमी आ... किसि दे मेरो प्रश्नको उत्तर आएन खै मतिर उसको नजर आएन मेरो प्रश्नको उत्तर आएन खै मतिर उसको नजर आएन यति लामो बाटो हिँडिसकियो तर पनि आफ्नो घर आएन खै मतिर उसको नजर आएन अब यो जिन्दगी कसलाई दिउँ अब यो जिन्दगी कसलाई दिउँ दिँदा उसकै नाम थर आएन खै मतिर उसको नजर आएन पहिले नै उसलाई केही दिएथे पहिले नै उसलाई केही दिएथे फर्केर मन र मफलर आएन मेरो प्रश्नको उत्तर आएन खै मतिर उसको नजर आएन पाँच थर फिदिम नगरपालिका आठबाट युगल सुनवारले पठाउनु भएको सामग्री थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ र यो सामग्री पछि अब एउटा अर्को गजल यो एउटा गजल वाचन गरेँ अर्को एउटा गजल भोला विद्रोहीको छ राभङला दक्षिण सिक्किमबाट पठाउनु भएको छ भोला विद्रोहीले उसको पागलपन यसरी सिद्ध भयो उसको पागलपन यसरी सिद्ध भयो जो इच्छाहरू बेचेर नै प्रसिद्ध भयो म जसलाई दुश्मन सम्झेर रिस गर्थेँ म जसलाई दुश्मन सम्झेर रिस गर्थे मेरा लागि खै किन ऊ नै विद भयो जो इच्छाहरू बेचेर नै प्रसिद्ध भयो यो कुरा सोचेर छक्क पर्न थालेको छु यो कुरा सोचेर छक्क पर्न थालेको छु कसरी हिंसा कसैको जन्मसिद्ध भयो जो इच्छाहरू बेचेर नै प्रसिद्ध भयो शासकको स्थिति कस्तो छ ठ्याक्क भनौँ शासकको स्थिति कस्तो छ ठ्याक्क भनौँ जस्तो कि मासुको निगरानीमै गिद्ध भयो उसको पागलपन यसरी सिद्ध भयो जो इच्छाहरू बेचेर नै प्रसिद्ध भयो राभङला दक्षिण सिक्किम भारतबाट भोला विद्रोहीले पठाउनु भएको यो गजल वाचन गरेपछि अब आजको तेस्रो साङ्गीतिक गजल प्रस्तुत गर्छु म अनुप जलौटाको स्वरमा हम सफर गम जो मोहब्बत मोहब्बत ने दिया है तुमने हम सफर हम जो मोहब्बत ने दिया है तुमने ये भी मुझ पर बड़ा एहसान किया सफर हम जो मोहब्बत ने दिया है एक मूछत से इसी दिन की थी हसरत दिल में एक से इसी दिन हसरत दिल में आज मैं खुश हूँ कि कभी टकराई मेरे जिस्म से ये शोख हवा जब भी टकराई मेरे जिस्म से ये शोख हवा मुझको महसूस किया है तुमने क्या मेरे दिल कहा है तुमने ये भी मुझ पर बड़ा एहसान किया है तुमने हम सफर हम जो मोहब्बत ने दिया है हिचकियां भी कभी कम वक्त नहीं आती हैं हिचकियां मुझ पर बड़ा एहसान किया है तुमने हम सफर हम जो मुहब्बत में दिया है तुमने ये भी मुझ पर बड़ा एहसान किया है सफर हम जो मुहबत ने दिया है तुमने बुलबुल एउटा ईरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल मैले उसलाई प्रपोज गरेँ गुलाफ थमाएर मैले उसलाई प्रपोज गरेँ गुलाफ थमाएर मेरै अघि गैन अरूको हात समाएर मेरो साथ छोडी गयौ अन्तै बाटो मोडेर मेरो साथ छोडी गयौ अन्तै बाटो मोडेर मन त थियो देखाउन जोडी जमाएर मेरै अघि गैन अरूको हात समाएर म बिना तिमी एक्लै बाँच्न सक्छौ भने म बिना तिमी यदि एक्लै बाँच्न सक्छौ भने म पनि त बाँच्न सक्छु एक्लै एक्लै रमाएर मेरै अघि गैनहरूको हात समाएर मसँग धन छैन बिछोडको कारण यही हो मसँग धन छैन बिछोडको कारण यही हो तिमीभन्दा राम्री ल्याउँछु धन कमाएर मैले उसलाई प्रपोज गरेँ गुलाफ तमाएर मेरै अघि गैनहरूको हात समाएर प्रशान्त वागले प्राकृतिक हिलिहाङ एक पाँच थरका स्रष्टाको यो गजल वाचनसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ मैले पाँच थर हिलिहाङ एकबाट प्रशान्त वागले प्राकृतिकले पठाउनु भएको गजलपछि अब एउटा सूचना छ मलाई सर्लाहीबाट केही साहित्यिक साथीहरूले यो सूचना पठाउनु भएको छ अब आउने शनिबार अर्थात् फागुन बाइस गते दिउँसो बाह्र बजे दिल्ली बजारमा रहेको होटल पेन्सन बासनामा एउटा गजलको कार्यक्रम हुँदैछ गजलको मात्रै होइन गजल र कविताहरू तीनवटा पुस्तक एकैसाथ विमोचन हुँदैछ मनोमञ्जरी खण्डकाव्य कुमार दाहाल कुसुमको पुस्तक त्यसै गरी अर्को पुस्तक निपाति त नयाँ विधा उत्तम दाहालको पुस्तक र चारजनाले सम्पादन गर्नुभएको विवश पौडेल त्यसै गरी कृष्ण दाहाल त्यसै गरी कवि सुवेदी र कुमार दाहाल चारजनाले संयुक्त रूपमा सम्पादन गर्नुभएको एउटा पुस्तक सर्लाहीका प्रतिनिधि गजलकार भन्ने पुस्तक छ जसमा बाहन्नजनाको गजल संग्रहित भएको छ सय बीस पृष्ठको पुस्तक यो तीनवटा पुस्तक एकैसाथ विमोचन हुँदैछ र गजलका अग्रज अस्थिहरू ज्ञानुवाकर पौडेल रवि प्राञ्जल ललिजन रावल करूण थापा डाक्टर कृष्ण हरि बराल गैरे सुरेश लगायतका अतिथिहरू कार्यक्रममा उपस्थित हुँदै हुनुहुन्छ तपाईँको पनि समय मिल्छ भने दिल्ली बजारमा अब आउने शनिबार फागुन बाइस गतेको दिन दिउँसो बाह्र बजे होटल पेन्सन बासनामा आउनुहुन भनेर उहाँहरूले अनुरोध गर्नुभएको छ मैले यो अनुरोध आजको बुलबुलमा प्रस्तुत गरेँ र अब अर्को एउटा गजल राख्दैछु म अबको मैले सुनाउने गजल अनुराधा पौडवालको स्वरमा छ जिन्दगी नामको हमारी 自尊。 न माया न पिरती बिछोड भएपछि न माया न पिरती बिछोड भएपछि दुखी रहन्छ यो मन बिछोड भएपछि बदला त यहाँ हर कोहीले लिन्छन् बदला त यहाँ हर कोहीले लिन्छन् बदलिएर देखाऊ यहाँ बिछोड भएपछि दुखी रहन्छ यो मन बिछोड भएपछि हर बार उसकै यादमा किन रुन्छौ हर बार उसकै यादमा किन रुन्छौ हाँसी खुसी जिएर देखाऊ बिछोड भएपछि खुसी रहन्छ दुखी रहन्छ यो मन बिछोड भएपछि न माया न पिरती बिछोड भएपछि सुनकोशी गाउँपालिका पाँच गाईखुराटार सिन्धुलीका जीवन थापा हाउडेले पठाउनु भएको थियो उहाँले लेख्नु भएको छ आफ्नो नाम जीवन थापा हाउडे टाइटल राख्नु भएको छ र एउटा गजल पठाउनु भएको थियो मैले यो गजल वाचन गरेर सुनाएँ र अर्को एउटा पनि जानकारी सूचना म यहाँनिर बुलबुलमा आज राख्दैछु अर्को एउटा सूचना पनि प्राप्त भएको छ बुलबुलमा वाचन गरिदिनको लागि कर्णाली उत्सव कुडा कर्णालीका हुँदैछ र यसको लागि सबैलाई जानकारीको लागि सूचना गरेको छ आयोजक समूहले र यो कार्यक्रम फागुन छब्बिस गतिदेखि सुर्खेतमा हुन गइरहेको छ सबैलाई सहभागिताको लागि कर्णाली उत्सवका आयोजकहरूले अनुरोध गर्नुभएको छ कर्णाली उत्सवको यो दोस्रो संस्करण हो दोस्रो पटक हुँदै गरेको पोहोर पनि भएको थियो भने यसपटक पनि हुँदैछ फागुन छब्बिस सत्ताइस र अठाइसमा यो कार्यक्रम हुँदैछ तपाईँ फुर्सद मिल्यो भने पुग्न सक्नुहुन्छ नजिक हुनेहरूले जान सक्नुहुन्छ जानकारी नहुनेहरूले अरूलाई जानकारी गराउन सक्नुहुन्छ कर्णाली उत्सव अब आउने फागुन छब्बिस गतिदेखि सुरु हुँदैछ छब्बिस सत्ताइस र अठाइसमा विभिन्न छलफलहरूका साथ विभिन्न प्रदर्शनीहरूका साथ सम्पन्न हुँदैछ समय मिल्यो भने सहभागी हुनुहोला अब बुलबुलमा अर्को एउटा गजल आज जगजित चित्राको स्वरमा राख्दैछु सायद मे जिन्दगीका का सहर लेके गया शायद मैं जिंदगी की सहर लेके आ गया शायद मैं जिंदगी की सहर लेके आ गया कातिल को आज manzil लश्कर है मेरे हाथ में कांधों पे मैं कदा नश्तर है मेरे हाथ में कांधों पे मैं कदा लो मैं इलाज दर्द फाकिर सनम कदे में ना आता मैं लौट कर आखिर सनम कदे में ना आता मैं लौट कर एक जख्म भर गया था इधर लेके आ गया शायद मैं जिंदगी की सहर लेके आ गया कातिल तो आज अपने ही घर लेके आ गया हवस् त यिनै सामग्रीहरूसँगै आजको रात्रि प्रस्तुति बुलबुलबाट उत्पादन सहयोगी विष्ट र म प्रस्तुता अच्युत घिमिरी बुलबुल विदा हुँदैछौ मैले आज विभिन्न सूचनाहरू पनि तपाईँलाई सुनाएँ र सँगसँगै बुलबुलमा सामग्री पठाउनको लागि एकचोटि सूचना फेरि पठाउँछु बुलबुल साहित्य एट जीमेल डट कम तपाईँले यो इमेल ठेगानामा आफ्नो सामग्री युनिकोडमा लेखेर पठाउनुहोला भन्ने अनुरोधका साथ आजको बुलबुलबाट जाँदा जाँदै मैले वाचन गर्ने गजल छ मधुसूदन लुइटेलको नागार्जुन नगरपालिका आठ भीमढुङ्गा काठमाडौँबाट उहाँले पठाउनु भएको छ थाहा छ उहाँलाई नै जानुपर्नेछ थाहा छ उहाँलाई नै जानुपर्नेछ जाँदा यो व्यवस्था नै लानुपर्नेछ कोही छैन उहाँको भविष्य अगाडि कोही छैन उहाँको भविष्य अगाडि वर्तमानमा सबै नै खानुपर्नेछ जाँदा यो व्यवस्था नै लानुपर्नेछ अपाङ्ग घाइते ती आन्दोलनहरूका अपाङ्ग घाइते ती आन्दोलनहरूका हेरी आफ्नै खाटोमा भकानुपर्नेछ जाँदा यो व्यवस्था नै लानुपर्नेछ खोक्रा नारा भाषणमा नेता कोलिदा खोका नारा भाषणमा नेता कुर्लिँदा शहीद बन्तै जनता अचानु पर्नेछ जाँदा यो व्यवस्था नै लानुपर्नेछ थाहा छ उहाँलाई माथि जानुपर्नेछ जाँदा यो व्यवस्था नै लानुपर्नेछ बुलबुल एउटा इरानी चरा बुलबुल